खुसेनी खुसेनी भएन परेपछि संसारमा रहेन आकाशको जुन छुन सकिन एक पछि अर्को जाना पुरा भए नि किन खुसी हुन सकिन खुसेनी भएन आकाशको झुन्झुना सकिँदा एक पछि अर्को जाना पुरा पाए नि किन खुसी हुन सकिँदा Thank you.

हजारो आकाशको जुन छुन सकिँदा एक पछि अर्को जाना पुरा भए किन खुसी हुन सकिँदा एक पछि अर्को जाना पुरा भए किन खुसी हुन सकिँदा दुःखमा रुन्छ र आँसु गाह्रो केको हुन्छ र आकाशको जुन छुन सकिन्न एक पछि अर्को जाना पुरा भए नि किन खुसी हुन सकिन्न बनाएर आकाशको जुन छुन सकिँदा एक पछि अर्को जाना पुरा भए देखिँदा खुसी हुन सकिँदा